चौबन्दी चोलो कालो साडी क्या सुहाएको हातैमा रुमा निधारमा रङ्ग कति मिलेको झम झम गर्दै मायामा मैले तिम्रै लागि तिम्रै लागि मैले यो